छोरी आशिष दनाई विशेषर लम्सुङका आशिष दनाईको यो लौकथा छोरी बाबुआमाले आफ्ना आफ्नो लागि हेरेको केटालाई आफ्नो पति स्वीकार्नु सिभाए उसँग विकल्प रहेन उसले बिहे गर्ने उमेर भएको छैन भने आमाले उसको कुरा काट्दै ऊभन्दा सानी ठुलीबाकी छोरीको बिहे भइसकेको कुरा बताइन् फेरि पढाइसकेपछि बिहे गर्छु भने बुबाले तुरन्त त्यसको खण्डन गर्दै बिहे गरेपछि पनि उसले आफ्नो पढाइ सुचारू गर्दै बिहे गरेपछि पनि त उसले आफ्नो पढाइ सुचारू गर्न सक्ने कुरा बताए त्यतिकैमा ठुल्दाले उसलाई एकान्तमा लगेर सोधे के त कसैलाई मन पराउँछ उसले केही भन्न सकिन र अह स्वरूप टाउको हल्लाई अन्त्यमा बुबाबाट निष्कर्ष आयो केटो राम्रो छ त्यसमाथि पनि एक्लो छोरा घर परिवार पनि राम्रा छन् त्यसैले यो अवसर खेर जान दिनुहुन्न घरका सबै सदस्यले यस कुरामा सहमति जनाए ऊ पनि केही बोल्न सकेन बेलुका उसले आज म एक्लै सुत्छु भने दिदीलाई अर्कै कोठामा सुत्न जान आग्रह गरे दिदी पनि हुन्छ भने अर्कै कोठामा सुत्न गइन् राति उसले रमेशसँग फोन गरी र उसले विगत दुई वर्षदेखि माया बसेको थियो उसको रमेशसँग अझ भन्नुपर्दा रमेश उसको प्रेमी थियो उनीहरूको राति दुई बजेसम्म कुराकानी भयो भोलिपल्ट बिहानै आमा छोरीलाई चिया लिएर जाँदा उनी त्यहाँ भेटिनन् घरका सबैजना भेला भएर सबैतिर सोचखोज गरे तर पनि अह केही खबर आएन केही दिन पछाडि सहरका खबर पत्रिकामा उनको तस्विर सहितको एउटा समाचार छापियो समाचारको शीर्षक थियो सहरमा फेरि अर्को बेवारिस लास फेला पर्यो सहरमा फेरि अर्को बेवारिस लास फेला पर्यो मिस्टर लप्जुङका आशिष गनाईको यो छोरी शीर्षकमा